सम्झना र रविन्द्र सुवेदीको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा रातो मछेन्द्रनाथको भोटो आज ललितपुरको जाउलाखेलमा देखाइने भएको छ वर्षा र सहकालका देवता मानिने रातो मछेन्द्रनाथको जात्राको अन्तिम दिन आज भोटो देखाउन लागि हो दिउँसो चार बजेपछि जाउलाखेलमा राष्ट्रपति अन्तरिम मन्त्री परिषदका अध्यक्ष संवैधानिक निकायका प्रमुख लगायतको सहभागितामा भोटो देखाउने तयारी गरिएको छ लगन खेलको थर्टी टोलबाट रथ तानेर जावला खेल पुर्याएपछि गुठी संस्थानका प्रतिनिधिले आज चारै दिशामा भोटो देखाउनेछन् भोटो देखाएसँगै सबैभन्दा लामो समयसम्म मनाइने मछिन्द्रनाथको जात्रा आजै समापन हुनेछ भोटो देखाउने जात्राको अवसर पारेर सरकारले आज उपत्यका तीनवटै जिल्लामा सार्वजनिक विदा दिएको छ निर्वाचन कानूनका विषयमा सहमति जुटाउन भन्दै उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्ने भएको छ नयाँ बानेश्वरमा बिहान एघार बजेपछि बस्ने बैठकले संविधान सभा सदस्य संख्या चार सय एकानब्बेमा सहमति गरे पनि थ्रेस होल्ड राख्ने कि नराख्ने भन्ने विषयमा अझै विवाद रहेको छ त्यसै गरी फौजदारी अभियोग लागेका उम्मेद्वारका विषयमा पनि अझै कुरा मिल्न सकेको छैन दलहरूका बीचमा विवाद कायमै रहेकाले सरकारले चुनावको मिति घोषणा गर्न सकेको छैन यसैबीच संविधान सभामा महिलाको तेत्तीस प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला अधिकार कर्मीहरूले दिउँसो बानेश्वरमा धरना दिने भएका छन् संयुक्त महिला संघर्ष समितिले उच्चस्तरीय राजनैतिक समितिको बैठक स्थल नजिकै धरना दिने उनीहरूको तयारी छ यसैबीच संविधान सभा चुनावका लागि आवश्यक पर्ने ऐनका विषयमा दलहरूबीच सहमति नजुटेपछि राष्ट्रपति डाक्टर रामवरण यादवले आज पनि भेटवार्तालाई निरन्तरता दिनुहुने भएको छ राजनैतिक दलका नेताहरूसँगको छलफललाई जारी राख्नुभएका राष्ट्रपति यादवले अहिले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग शीतल निवासमा छलफल गरिरहनु भएको छ छलफलमा पछिल्लो समयमा दलहरूका बीचमा भइरहेको छलफलका विषयमा कोइरालासँग जिज्ञासा राख्नु भएको छ यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन अध्यादेशमा विषयमा छिट्टै दलहरूबीच सहमति हुने दावी गर्नुभएको छ आफ्नो निवास लाजिमपाटमा आज बिहान नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यू बोडेसँगको छलफलमा अध्यक्ष प्रचण्डले निर्वाचन अध्यादेशका लागि आवश्यक पर्ने केही विषयमा दलहरूबीच सहमति भइसकेकाले अन्य विषयमा पनि छिट्टै सहमति जुट्ने बताउनु भएको हो प्रचण्डलाई भेट्न बिहानै लाजिमपात पुग्नुभएका बोडेले नेपालको पछिल्लो राजनैतिक अवस्था र निर्वाचनका लागि दलहरूबीच भएको प्रयासका बारेमा चासो राख्नु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ यस्तै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष राज रेग्मीसँग पनि आज बिहानै छलफल गर्नु भएको छ बालुवाटारमा भएको छलफलमा आज बस्ने उच्च स्तरीय राजनैतिक समितिले विवादित विषयमा सहमति जुट्ने बताउनु भएको स्रोतले जनाएको छ राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ पार्टी कार्यालय धुम्बाराईमा बिहान एघार बजेपछि बस्ने बैठकले संविधान सभा निर्वाचनको मिति तोक्न सरकारलाई दबाव दिने सह महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो साथै बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो बैठकमा आगामी संविधान सभा निर्वाचनका लागि उम्मेद्वार चयनका विषयमा पनि छलफल हुनेछ Thank you. मुक्त कमलरी संयुक्त संघर्ष समिति र सरकारबीच आज पनि वार्ता हुने भएको छ गै राती भएको वार्ता पनि निष्कर्षविहीन भएपछि आज दिउँसो एक बजे फेरि वार्ता गर्ने गरी टुङ्गिएको थियो कमलरी पक्षले ललितपुरमा मृत्यु भएकी सृजना चौधरीको हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्ने र राहत स्वरूप दस लाख रूपियाँ दिनुपर्ने माग राखेपछि सहमति जुट्न नसकेको स्रोतले जनाएको छ यसअघि रहेका एघार मुद्दा मध्ये नौवटा मुद्दामा भने सहमति जुटेको छ तर सरकारले भने एक लाख पचास हजार रूपियाँ नयाँसम्म क्षतिपूर्ति दिने र घटनाबारे उच्च स्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको छ मुक्त कमलरी संघर्ष समितिकी सदस्य तथा पूर्व सभासद शान्ता चौधरीले आज पनि सरकारले आफूहरूका माग सम्बोधन नगरे कमलरीहरूले सिंहदरबार अगाडि आमरण अनशन शुरू गर्ने चेतावनी दिनुभयो उहाँले सरकारले आफूहरूका कुरामा खेलवाड़ गरिरहेको आरोप समेत लगाउनुभयो यसैबीच मुक्त कमलरीहरूले गरेको बन्दका कारण पश्चिम नेपालको जनजीवन थप कष्टकर बन्दै गएको छ गाड़ी पसल कल कारखाना ठप्प पहुँदा दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित बनेको हो साथै ती ठाउँबाट हिमाली तथा पहाड़ी जिल्लाहरूमा खाद्यान्न डुवानी हुन नसक्दा खाद्य संकट हुने अवस्था आउन लागेको हाम्रा सहकर्मीहरूले जनाएका छन् ताप्लेजुङको थुकिममा पहिरोमा परेर बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात रहेको छ बुधबार राति झरेको पहिरोमा पुरिएर बेपत्ता भएकामा अठाइस वर्षीय तेजबहादुर सेवा दस वर्षीय काजी सेवा र चार वर्षीय आशिका सेवाको खोजी भइरहेको प्रहरीले जनाएको छ गैराती अबेरसम्म खोज्दा नभेटिएका उनीहरूको जीवितै भेटिने सम्भावना भने ज्यादै न्यून रहेको छ बुधबारको पहिरोमा एकै परिवारका एघार जना पुरिएका थिए जसमा अहिलेसम्म आठ जनाको शव भेटिएको छ भने अन्य तीनजना हराइरहेका हुन् बुटवलबाट काठमाडौँका लागि दूध बोकेर हिँडेको ट्याङ्कर धादिङको ज्यामिरे सड़क खण्डबाट त्रिशुली नदीमा खस्ता दुईजना बेपत्ता भएका छन् एकजना गम्भीर घाइते भएका छन् गै साढे एक बजे बा एक ध चार पाँच पाँच चार चार नम्बरको ट्याङ्कर त्रिशुली नदीमा खस्दा दुर्घटना भएको हो दुर्घटनामा पनि गम्भीर घाइते भएका ट्याङ्करका सहचालक तेइस वर्षीय प्रकाश पौडेललाई त्रिशुली नदीको मध्यभागबाट उद्धार गरिएको छ गम्भीर घाइते पौडेलको मलेखु अस्पतालमा उपचार भइरहेको छ दुर्घटनामा पनि चालक सहित दुईजना बेपत्ता भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ यता भक्तपुरमा गैराती भएको सवारी दुर्घटनामा एकजना पैदल यात्रीको मृत्यु भएको छ सभा दस बजे अरणीको राजमार्गमा भक्तपुरतर्फ जाँदै गरेको बा छ छ तेत्तीस एकचालिस नम्बरको टाटा मोबाइलले पैदल यात्री कपन बस्ने उन्नाइस वर्षीय विनोद नेपालीलाई ठक्कर दिएको हो ठक्करबाट गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो सवारी दुर्घटनामा परि ज्यान गुमाएका चितवन रत्नगर तिनका गंगाबहादुर पराजुलीका आफन्त र स्थानीयले नारायणगढ़ हिटोडा सड़क खण्ड अन्तर्गत टाँडीमा सड़क अवरूद्ध पारेका छन् पराजुलीलाई ठक्कर दिने सवारी साधनको पहिचान गरी चालकलाई कार्यवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै मृतकका आफन्त र स्थानीयले बिहान आठ बजेदेखि सड़क अवरूद्ध पारेका हुन् सड़क अवरूद्ध हुँदा चितवन भएर पूर्वतर्फ जाने सबै सवारी साधन ठप्प भएका छन् भने पश्चिमतर्फ आउने सवारी साधन पनि टाँडीमै रोकिएको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ हिजो बिहान छ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट रत्नगर तिमका साठी वर्षीय साठी वर्षीय गंगबहादुर पराजुलीको मृत्यु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 सिरियामा सर्किएको आन्तरिक विद्रोहसँगै गोलायन हाइटको विवाद पुनः सर्किएको हो हिजो मात्रै सिरियन सेनाले गोलायन हाइट आफ्नो कब्जामा आएको बताएको छ सिरियन र इजरायली सैनिकको लड़ाईमा केही शान्ति सेना घाइते भएका थिए उत्तर र दक्षिण कोरिया बीच औद्योगिक मजदूरको पुनस्थापना औद्योगिक क्षेत्र सञ्चालन लगायतका विषयमा वार्ता हुने भएको छ यस वर्षको शुरूदेखि निकै उत्कर्षमा पुगेको यी दुई देशबीचको विवाद अहिले समाधान उन्मुख भएको हो हिजो मात्रै उत्तर कोरियाले दक्षिण कोरियालाई वार्ताका लागि प्रस्ताव गरेको बीबीसीले जनाएको छ यसअघि उत्तर कोरियाले सीमामा मिसाइल तैनात गरेको दक्षिण कोरियामाथि आक्रमण गर्ने चेतावनीले संकटको स्थिति निम्ताएको भए पनि विश्व समुदायको आग्रहमा उक्त संकट टरेको थियो यसका साथै उत्तर कोरियाको केसाङ औद्योगिक क्षेत्रमा कार्यरत दक्षिण कोरियाका हजारौं मजदूरलाई विदाई गरिएपछि उनीहरूको पुनस्थापनाका लागि उत्तर कोरियालाई दबाव बढ़ेको थियो सीमा र खानी विवादबाट बिग्रिएको उत्तर र दक्षिण कोरियाको सम्बन्ध खतरनाक अवस्थामा पुगेपछि संयुक्त राष्ट्र संघले समेत वार्ताबाट समाधान खोज्न आग्रह गर्दै आएको थियो अब खेलकुदका प्रसंग गोर्खा कप फुटबल अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदैछन् त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिउँसो सभा तीन बजेपछि शुरू हुने आजको एउटा मात्रै खेलमा मनाङ मर्स्याङदी र मसिन्द्र क्लब हिँड्नेछन् मसिन्द्र समूह एकको विजेता हो भने समूह मनाङ समूह सीको उपविजेता हो आजको विजेताले अब सेमी फाइनलमा स्थान सुरक्षित गर्नेछ आईसीसी च्याम्पियनशीप ट्रफी अन्तर्गत भारतले विजय शुरूआत गरेको छ गैराती भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई छब्बीस रनले पराजित गरेको हो भारतले दिएको तीन सय बत्तीस रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा तीन सय पाँच रन बनाउँदा सबै विकेट गुमाएको थियो दक्षिण अफ्रिकाका रियान मार्कलेनले सर्वाधिक एकात्तर रन बनाएका थिए एबी डेभियर्सले सत्तरी रबिन पिटरसन अडसठी रन बनाए पनि हार टार्न सकेनन् पहिला ब्याटिङ गरेको भारतले छ विकेटको नोक्सानीमा तीन सय एकतीस रन बनाएको थियो उसका लागि शिखर धवनले एक सय चौध रोहित शर्माले पैसठी रविन्द्र जडेजाले आउट नभई सत्तालिस रन बनाएका थिए प्रतियोगिता अन्तर्गत आज पाकिस्तान र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुनेछ खेल नेपाली समय अनुसार दिउँसो सभा तीन बजेपछि ओभलमा शुरू हुनेछ पाकिस्तान मिसवाहा उलहको कप्तानीमा मैदानमा उत्रनेछ भने वेस्ट इण्डिजको नेतृत्व भने डेन ब्राभुले सम्हाल्नेछन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक राष्ट्रपतिद्वारा राजनीतिक परामर्शलाई निरन्तरता कंग्रेस सभापति कोइरालासँग छलफल गर्दै निर्वाचनका विषयमा चाँडै सहमति हुने एकीकृत माओवादी अध्यक्ष प्रचण्डको विश्वास उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्ने राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक पनि आज तापलेजुङको थुकिङमा पहिरोमा परेर बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात खोजी कार्य जारी दूध बोकेको ट्याङ्कर धादिङको ज्यामिरेबाट त्रिशुलीमा खस्ता दुईजना बेपत्ता गोलान हाइट नियन्त्रणका क्रममा शान्ति सेनामाथि आक्रमण भएको भन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा उत्तर कोरियाद्वारा दक्षिण कोरियालाई वार्ताका लागि प्रस्ताव र गोर्खा कप फुटबलमा आजबाट क्वार्टर फाइनलको खेल शुरू हुँदै च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तान वेस्ट इन्डिज भिन्ने हवस् त नेपाल बाणी नेटवर्कको बिहान नौ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरुचि बन्दरा र रविन्द्र सुवेदी विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात Yamaha race scooter hundred percent Japanese टेक्नोलोजीमा बनेको उत्कृष्ट मोडल एक्स्ट्रा माइलेज एक्स्ट्रा